यो कस्तो अचम्म हो प्राधिकरणका मान्छेले मात्रै थाहा पाउने मिटरमा बढी पैसा उठेको तर उपभोक्ताले भने थाहा नपाउने लुकेको पैसा भन्दै उठाउने सो रकम नजायज ढङ्गले वसुली गरेको हुन सक्ने बताउनुहुन्छ धुरकोट रजस्थल उपभोक्ता समितिका सचिव सालिक अरियाल अब मिटर रिडिङ गरेर हामीले चाहिँ रकम यहाँ बुझाउने सवालमा त्यो अहिले पनि भन्नुभएको थियो लुकेको पैसा भयो भन्नुभएको थियो त्यो लुकेको पैसा भन्दै वार्ते वार्ते त्यो डब्लुआर चाहिँ पैसा ल्याइदिइसकेपछि त्यो सामुदायिक विद्युतको चाहिँ समितिलाई त त्यो संस्था त गाह्रो हुन्छ नि त्यस्तो ल्याइदिनु त भएन नि त्यो के कारणले कसरी त्यो त्यो रुक्यो त्यो कहाँबाट हेर्ने त्यसलाई यो विद्युतका चाहिँ कर्मचारीहरूले देख्ने रहेछन् तर हामीले देखेनौँ कि त्यो त्यो मन परेन त्यो बिल्कुल त्यो त्यो कुरो गर्न त्यो सवालको कुरो यहाँ आउँछ कि त्यो लुकेको भन्दै पैसा लिने गर्नु भएन उहाँहरूले त राम्रो नराम्रो तरिकाले मैले उठा त्यो महसुल उठाए जस्तो मानेछु मैले त्यो राम्रो सकारात्मक कुरो त्यो होइन एउटा कुरा दोस्रो कुरो यो टिओडी मिटर गएर त्यहाँ टिओडी मिटर हेर्न जाँदाखेरि उहाँहरूले थप एक्स्ट्रा तिन पर्सेन्ट महसुल लिनुहुन्छ कारण के हो त्यो त्यो लापरवाही कुरो होइन र सामुदायिक विद्युतका प्राविधिक अरूले उच्च जोखिम मोलेर काम गरिरहेका छन् एका दुईजनाको मर्मतका क्रममा ज्यान पनि गइसकेको छ तर उनीहरूका परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् उनीहरूलाई अब जीवन बिमाको व्यवस्था हुनुपर्ने अरियालको माग छ हाम्रा प्राविधिकहरूलाई जीवन बिमाको व्यवस्था हुनुपर्छ किनभने त्यो चाहिँ उनीहरूले ठुलो चाहिँ चुनौती भोगेका हुन्छन् उनीहरूले तिनको जीवन बिमाको चाहिँ व्यवस्था हुनुपर्छ र अर्को कुरो यो प्राधिकरण सञ्चालन हुने जस्तै के राष्ट्रिय प्रसारण लाइनमा लाइन नकाट्ने बढी हाम्रो सामुदायिकलाई बढी हेपेर कि लाइन काटेको काटे गर्ने त्यो मलाई मन परेको छैन बडागाउँ ग्रामीण सामुदायिक विद्युतीकरणमा मिटर बक्स खरिदका लागि तत्कालीन ऊर्जा मन्त्री गोकर्णराज विष्ट मार्फत परेको बताइने दुई लाख सत्तालिस हजार रुपियाँको अत्तो न पत्तो छ त्यही समस्या सुनाउँदै हुनुहुन्थ्यो बडागाउँ उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद छन्त्याल मेरो संस्थामा परेको समस्या भने खास गरेर गोकर्ण विष्ट मन्त्री हुँदा हामीले दुई लाख सतहत्तर हजार बजेट चाहिँ हाम्रो संस्थाको लागि विनियोजित भयो त्यसको लागि हामी क्षेत्रीयले भुटोल पनि आयौँ एकछिन के भन्दा यो कहाँबाट पऱ्यो भन्ने कुरा पछि मन्त्रीको पिए मार्फत कुराकानी गरिसकेपछि उहाँ कन्भिन्स हुनुभयो त्यसपछि तपाईँले दस पर्सेन्ट चाहिँ पैसा चाहिँ जम्मा गर्नुपर्छ संस्थाकोबाट भनेपछि हामीले त्यतिखेर त्यो एमाउन्टको हामीले सत्ताइस हजार समथिङ हाम्रो पैसा चाहिँ क्षेत्रीय कार्यालयमा जम्मा गरिसक्यो त्यो पैसा त्यसपछि त्यो ट्रान्सफर्मर चाहिँ हाम्रो गाडी जान्छ त्यो चाहिँ उहीँ गुलिमै जान्छ भनेपछि हामी त्यसरी आयौँ हामीले त्यो ट्रान्सफर्मर लिएर त उहाँ त राख्यौँ तर मिटर चाहिँ अहिलेसम्म पहिला कहाँबाट पाउने थाहा थलो छैन अहिले आएर त युवराज त्यो तपाईँको ट्रान्सफर कहाँबाट पऱ्यो भन्नुहुन्छ हेर्नुहोस् है हामी इन्डिया गएको होइन चाइना गएको होइन नेपालीबाट परेको नेपालको बजेट त्यो उहाँले त्यो विनियोजित भएको बजेटबाट हेर्ने भने प्रश्न हुन्छ कुनै आवामा भनेको प्रश्न छ हामीले त्यतिखेर जम्माहरूको रोसी भाउजर पनि हामीसँग अलरेडी छ र यो समस्या अब दुई तिन वर्ष भइसके तापनि हामीले मिटर पाएको छैन पछिल्लो चरण आएको टिओडी नामक मिटर बक्सले त उपभोक्ताको ढाड बेसरी सेक्दै आएको छ छन्त्याल भन्नुहुन्छ यो त सामुदायिक विद्युतलाई तह लगाउने आएको महसुस भएको छ यो त सामुदायिक संस्थालाई तह लगाउने बनाएर आएको एउटा यो प्रविधि हो जस्तो लाग्यो मलाई यो कुरामा यदि डाउनलोड गर्ने भने हाम्रो सामुदायिक संस्थाको प्रतिनिधि पनि हुनुपर्छ हाम्रो प्राविधिक पनि हामीले खटाएको प्रतिनिधिको रोगमा भयो भने हामीलाई मन्जुर छ होइन भने हामीले पनि त्यसको विरोधमा हामीले आन्दोलन गर्नुपर्ने अवस्था आयो किनभने अब हाम्रो संस्था टोटल्ली बन्द हुन्छ हामी आफै हामीले त्यो के भन्दाखेरि त्यो मिटर जोड्ने पनि प्राधिकरण हामीले त छुन कि हेर्न पनि नपाउने थियो तर अहिले आएर फेरि लो यो उठेन यसमा भित्र लुकेको छ कि असल नै होइन सक्नुभयो यस्तो रहस्यमय छ यो पारदर्शी हुनुपर्छ खालि हामी दौडिया चाहिँ एसटी लाइन छुनै नहुने ठाउँमा हामी हिँडेको हिँडी छौँ हाम्रो थुप्रो खर्च आएको छ त्यसको शोध गर्न प्राधिकरणबाट यथाशीघ्र हुनुपर्छ नत्र भने हामी यो एसटी कच्ची लाइनले नै हाम्रो संस्था चाहिँ धारा हुने भयो हामी यतिन्जेलसम्म सामुदायिक ग्रामीण राष्ट्रिय उपभोक्ता महासङ्घले केही दिन अघि सदरमुकाममा राखेको एक कार्यक्रममा उठेका कुराहरू उठाइरहेका छौँ त्यस कार्यक्रमको समाचार त धेरै सञ्चार माध्यममा आए तर नामधारी जनताले उठाउनै पर्ने र सञ्चार माध्यमले पनि बुलन्द गर्नै पर्ने जनताका यति महत्त्वपूर्ण आवाजहरू भने ओजेलमा परे यसकारण उठाएका हौ त्यस कार्यक्रम सञ्चालन गर्नुहुने महासङ्घका सहसचिव तथा शान्तिपुर सामुदायिक विद्युतीकरणका अध्यक्ष सिद्धबहादुर थापा विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र प्रमुख सुरेन्द्र चौधरीसँग कस्तो जवाब भयो र उहाँले कस्तो दिनुभयो सुनौ टिओडियो मिटरको निकै व्यापक कुरा आयो टिओडियो मिटर जडान गर्दा संस्थालाई फाइदा भन्दा घाटा हो एउटा पूर्वक्ता साथीले एउटा कुरो राख्नुभयो कि टिओडियो मिटर राम्रोसँग जोडिन पर्यो प्राविधिक हुनु पर्यो त्यो गल्ती बापत हामीले चाहिँ बक्यता दिन पाउनु भएन होइन भने होल करेन्ट नै ठिक छ आवश्यकता छैन एउटा अर्को एचटी लाइन एनिएको भनिन्छ मैले माग गर्दा त यहाँ पारिश्रमिक तगनका कुरा आए म शान्तिपुर इलाकाको अध्यक्ष पनि भएको र अझ भन्दै गर्दा गुल्मी जिल्लाको सबैभन्दा ठुलो सामुदायिक संस्था हो त्यहाँ बिसवटा ट्रान्सफर्मर बोल्छन् विडम्बना कसरी चलाइएछ त्यो यही अनुभूति छ नाफा घाटाका कुरा आउँछन् नाफा भएर संस्था कति तगन चलाउँछ एलटीको सम्पूर्ण काम हामीले गर्नु परेछ एलटी विद्युत प्राधिकरणको उहाँहरूलाई डियो सेट लाइटिङ गएका पनि हामीले अहिलेसम्म हामी फेर्दै आयौँ मैले त के अनुरोध गरेको छु भने पहिलो प्राथमिकतामा सामग्री जडित सम्पूर्ण दिउन् प्राविधिक सहयोग हामीले दिन्छौँ मैले समन्वय गर्न खोज्दा ती सामान पनि पाइएको नि त्यो पाउने हो कि या कुन सिस्टममा पाइन्छ अनि राजनीति पार्टीहरूतिर पनि थोरै जीविसबाट पनि रोयल्टी वा कुनै जिल्ला विकासबाट यो सामुदायिक संस्था अहिले भन्दै गर्दाखेरि एक्काइस हजार सामुदायिक संस्थाले बालिसक्यो निकट भविष्यमा चार हजारमा बाल्दै गर्दा हामी पच्चिस हजार कटाउँदैछौँ भने एनइएको खातामा चाहिँ पन्ध्र हजार पनि पुग्न पुग्छ भने त्यहाँ बजेटको व्यवस्था गर्ने कि नगर्ने पुनर्निर्माण अथवा संस्थागत लानलाई भन्दै यसको विषयगत जवाब दिन मैले यस यहाँ जोडिहालेँ विषयगत जवाब दिन म गुल्मी वितरक केन्द्रका प्रमुख सुरेन्द्र चौधरीलाई हार्दिक अनुरोध गर्छु टिएडिएको कुरा टिएडिए के अरे हाम्रो कर्मचारीलाई यस्तो छ के छ भने हामीले यहाँबाट कुनै पनि कर्मचारी फिल्डमा खटाउँदाखेरि टिएडिए दिएरै पठाउँछौँ काजमा खटाउँछौँ त्यस बापत यदि कुनै कर्मचारीले त्यो संस्थामा गएर काम गर्दाखेरि या मिटर रिडिङ या कुनै एसटी लाइन मर्मत या कुनै काम गर्दाखेरि कुनै किसिमको टिएडिएको सुविधा खोज्छ भने तपाईँहरूले नदिँदा ठिक हुन्छ वा सुन्नुभयो राज्यले टेडियो रकम दिन्छ तपाईँहरूले नदिँदा पनि ठिक हुन्छ रे क्या स्वादैका कुरा गरेको होला उपहार नदिँदा ठिक हुन्छ रे यसको मतलब दिँदा ठिक हुन्छ भन्न खोजिएको हो त्यो सुन्दा म लगायतका उपभोक्ताहरूको पारो तात्यो अनि प्राधिकरण प्रमुख सुरेन्द्र चौधरीसँग भनियो नदिँदा ठिक हुन्छ कि दिनै हुँदैन यी मध्ये एक भन्नुहोस् भनेपछि हल एकछिन रन्किएको थियो नदिँदा ठिक हुन्छ नदिँदा ठिक हुन्छ र दिन पनि दिनै हुँदैन दिँदै हुँदैन दिनै हुँदैन एउटा मिटिङ गरेर हाम्रा कुनै पनि कर्मचारीले सामुदायिक संस्थाबाट टिएटी माग्नु हुँदैन भनेर तपाईँले निर्देशन गरेपछि कसैले माग्दैन मैले त्यो कुरा निर्देशन पनि गर्छु अफिसमा प्राधिकरण प्रमुख चौधरीले त्यो मिटरले नदेखाएको रकम वैधानिक रूपले उठाएको भन्ने दावी गरेपछि सहभागी उपभोक्ताहरूले उहाँलाई राखी पारेका थिए यो ट्युडी मिटर भनेको सामुदायिक संस्थाको लागि मात्रै होइन बुझाइमा गडबडी भयो कि पच्चिस केबिए भन्दा माथिको कुनै पनि लोड सेन्टरमा नेपाल विद्युत प्राधिकरणको विनियम बमोजिम टिओडी मिटर जडान गर्नुपर्ने र टिओडी मिटर जडान गर्दा सिटी टिओडी मिटर जडान गरिसकेपछि त्यसमा लुकेको होइन के हुन्छ भने कति कन्डिसनरमा केही समस्याहरूले गर्दाखेरि त्यहाँ रिभर्स इनर्जी स्टक भएर रहन्छ कि हामीले प्रयोग गरे तापनि त्यो रिडिङमा नआउने तर म आफै डाटा डाउनलोड गर्न हिँडिरहेको छु तपाईँले रिपोर्ट हेर्न सक्नुहुन्छ डाटा डाउनलोड गरेको रिपोर्ट ल्यापटपमा तुरन्तको तुरन्तै आउँछ त्यो रिपोर्ट तपाईँलाई म कपी चाहन्छु चाहनुहुन्छ भने कपी पनि दिन सक्छु किनभने तपाईँलाई नै त्यो लुकेको जुन रिपोर्ट छ हिडन होइन त्यो रिपोर्ट आइसकेपछि त त्यो ओपन भइसक्यो त्यहाँ युनिट हुन्छ नि त्यो युनिटको डबल कसरी आउँछ त्यस्तो लुकेको भने त कसरी आउँछ किन त्यस्तो उठाइदियो त हाम्रो पराले पनि जान्छ त्यहाँ तपाईँले सँगसँगै लिएर आउँछ यहाँको लिएर लिएर जान्छ अब विविध बाहना हो कि त्यो तपाईँको यहाँ यसरी यो मिलेन यहाँ यो मिलेन अब भर्ती त्यही मिटरमा भएको डाटालाई नै मैले हेरेर त्यसैको हिसाबले रिपोर्ट बनाउँछु त्यो मैले आफैले कुनै मेनिपुलेट गर्ने यस यो तिराउने त्यो चाहिँ हुँदैन कहिले पनि विद्युत प्राधिकरणलाई पैसा नतिरे हामीले चाहिँ फाइनसँग तिर्नुपर्ने तपाईँले त्यस महिनाको त्यही रिपोर्ट दुई महिना लाग्यो भने दुई महिनापछि बिल काट्नु न हामीले पुरै रिपोर्ट त्यहाँसम्म दिनु न बगुदा भनेर तपाईँले किन माग्ने बगुदा त हुनै सक्दैन क्या हामीले प्रत्येक महिना पैसा कसरी बगुदा भयो त कस्तो मेसिन हो त नि राख्ने फेरि यो तपाईँको मात्रै समस्या हामीले भनेको हामीहरूलाई प्राधिकरण हुनु पऱ्यो त्यसो भए जब हामीहरूले समयमा तिरेनौँ भने हामी चाहिँ फाइन गर्छौँ अनि पराली गर्न त्यो पहिलो महिना तिर्नुपर्ने अर्को महिना महिनातिर निकालिदिने त सुनिहाल्नु भयो श्रोता हामी धेरै बोल्नै परेन सामुदायिक विद्युतका अगुवा उपभोक्ताहरू नै बोलिहाल्नु भयो उहाँहरूको जस्तै आवाज तपाईँ सर्वसाधारण उपभोक्ताहरूले पनि उठाउन अब जरुरी भइसकेको छ तपाईँहरूको आवाज पनि बुलन्द गर्ने छौ बस हामी यही आग्रह गर्दछौ कि सहेर कोही नबस्नुहोस् सामुदायिक विद्युतमा भएको प्राधिकरणको सौतेले व्यवहारको अन्त्य गर्नुहोस् श्रोता आज प्रस्तुत नियमित स्तम्भ जीवनको गोरेटो विदेशमा जाने भने आम पत्नी पीडित पुरुषहरूको प्रतिनिधिमूलक पीडा वेदना हो जुन पुरुषको आँसु र रोदन सुनेर आखिर दरोमन हुन्छ भनिएका पुरुषहरू पनि घात सहन नसकेर रुन्छन् भन्ने कुराको उदाहरण हुनेछ ती पुरुषको कथा मार्मिक छ र सबै सुनाउँदा यसले जनचेतनाका लागि केही भूमिका खेल्छ भन्ने ठानेर यसलाई धारावाहिक बनाएका छौँ भाग एक आज र भाग दुई अर्को हप्ता सुनाउने छौँ त आजको भाग एक जीवनको गोरेटो सुनौ